भोलि मक्सिर चार गते दोस्रो संविधान सभाको चुनाव हुने दिन निर्वाचन गर्ने तयारी पूरा भएको छ भोलि बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म हुने मतदानबाट नयाँ संविधान लेखनको जिम्मेवारी सहित चार वर्षका लागि संसद सदस्य चुनिनेछन् चुनाव व्यवस्थापनका लागि करिब दुई लाख पन्ध्र हजार कर्मचारी परिचालित छन् मतदान कर्मचारी परिचालित भइसकेका छन् मतदान कर्मचारी र सम्पूर्ण निर्वाचन सामग्री मतदान स्थलहरूमा पुगिसकेको निर्वाचन आयोगले जनाएको छ गाउँ गाउँमा उल्लासका साथ मतदाताहरू मतदान गर्नका लागि तम तयार भएर पर्खिरहेका छन् अहिलेको चुनावमा देश विकास गर्ने तथा दुखी निमुखाहरूलाई हेर्ने खालका नेतालाई भोट दिन तयार रहेको मतदाताहरूले बताएका छन् मतदानको लागि फोटो सहितको परिचय पत्र पनि पाइसकेको र मतदान गर्नका लागि खुसीका साथ तयार रहेको रत्नगर एक बकुलहरकी सानो रिमालको भनाइ छ खुसी लागिरहेछ चुनाव चल्दैछ होइन अब भोट हाल्नको लागि खुसी नै लागिरहेको अब हाम्रो लागि जसले सहयोग गर्छ दुखी दाहीको लागि होइन त्यसैले अब मनलाई चाहेर कसलाई अब हालेर हामीलाई राम्रो हुन्छ त्यसैलाई हाल्ने हो भोट अब तयारै छु अब फोटोहरू पनि निस्क्यो राम्रोसँग भोट हाल्ने भनेर खुसी नै मनमा एकदम खुसी लागिरहेको नै छु गएको संविधान सभामा भोट खाएका सभासदले संविधान नबनाउँदा कतिपय मतदाताहरू दुखी छन् दुई वर्षका लागि चुनिएका सभासदहरूले चार वर्षसम्म पनि संविधान बनाउन नसकेपछि गत जेठ चौध गते संविधान सभाको विघटन भएको थियो अहिले फेरि भोलि संविधान सभाको निर्वाचन गराउने गरी सरकार र निर्वाचन आयोग समेत तयार छन् यो अवधिमा ग्रामीण स्तरका नागरिकहरूमा पनि निर्वाचनमा भोट दिनुपर्ने भावना रहेको पाइन्छ विकास निर्माण गर्ने तथा दुःख परेको बेलामा सहयोग गर्ने नेतालाई भोट दिने दुई वर्षदेखि भोट हाल्दै आउनु भएकी धादिङकी वीर कुमारीले बताउनु भयो खुसी त खुसी दलले हाम्रो भलो गर्छ दलले राम्रो गर्छ होइन दलले हामी बुढो खाडा गरिब पूर्वलाई होइन हेर्छ दलले हाम्रो के अरे हेरचाह गर्छ हामीले केही अन्य परेवालाई न्याय निशा पाम होइन अनि त्यो भएदेखि हामीलाई राम्रो हुन्छ अब हामी गयो अहिले चाहिँ भोट हाल्ने भने नमस्कार गर्छन् अनि के अरे त्यही आफूलाई केही परे बेला गयो भनेदेखि मेरो फुर्सद छैन एकछिन उता जा भन्थे भनिदिन्छन् हामीलाई त जसले राम्रो गर्छ जसले भलो गर्छ हामी त्यहीपट्टि दुई वर्ष भयो हुने भोट हालेर सकेन त अनि अब केही गर्न सकेन अब हामीले त अब के गर्ने अब ननिया पाइन्छ ननिस पाइन्छ न के अरे दुःख परे बेला केही आपत परेला दुःखको बात गर्न पाइन्छ न भन्न पाइन्छ होइन न छोरा छन् न लौनी छ पाल्ने कोही छैन होइन आफूले दुःख परे बेला भन्न जाम भनिदियो उनीहरूले बातै सुन्दैन अनि कसलाई भोट दिएर के हुन्छ र अहिले चुनावी मतदाताहरूमा चहल पहल निकै छ चुनावी चहल पहल सँगै ग्रामीण क्षेत्रहरूमा समेत चुनावको चर्चा र बहस बहस हुने गरेको छ तर पनि जति जनतामा उत्साह उमङ्ग हुनुपर्ने हो त्यो हुन नसकेको मतदाताहरूले बताएका छन् गएको संविधान सभामा भोट खाएका सभासदले संविधान नबनाउँदा मतदाताहरू निकै दुखी छन् तर यसपालि भने सचेत भएर सबैले संविधान बनाउने नेतालाई भोट दिनुपर्ने आवश्यक छ संविधान नबनाउने विघटन गर्ने तथा जात जातिलाई टुक्र्याउने नेतालाई भोट नदिई संविधान निर्माण गर्ने तथा सबैलाई एकजुट बनाएर अगाडि बढाउने खालका नेतालाई भोट दिने पिठुवा नौ माधवपुर भरतपुरका रामजी तिमिल सिन्हाले बताउनुभयो पूर्ण तयारी छ उत्साह एकदम राम्रो छ आफूले अब मनले खाएको पार्टीले गरेर भोट हालिन्छ देशको लागि संविधान बनाउने नेतालाई दिने हो संविधान नबनाउनेहरूलाई दिइँदैन यो राष्ट्रलाई टुक्राउने विखण्डन गर्नेहरूलाई अब व्यक्तिहरूलाई पार्टीहरू अथवा यो हाम्रो जात जातिहरूलाई टुक्राउनेहरूलाई दिइँदैन अब जसले एकजुट बनाएर लिएर जान्छ उसैलाई दिन्छ यो सबै जनतादेखि लिएर नेतासम्म सबैको गल्ती छ सबै जनताहरूको पनि कमजोरी छ नेताहरूको पनि कमजोरी छ अब यो नेताहरूलाई मात्रै दोष दिने कुरो नै आउँदैन हामीले त्यस्तै किसिमका नेता नेताहरूलाई चुनेर पठाइदियो त्यो अब योपालिमा चाहिँ त्यस्तो गल्ती नदोरियो सबै जनताहरूले चाहिँ अब राम्रो नेताहरूलाई संविधान बनाउने नेताहरूलाई चाहिँ चुनेर पठाउनु त्यही हो संविधान बनायो भने अब तिनीहरूलाई अब फेरि जनताको माझमा ल्याएर तिनीहरूलाई कारवाही गर्छौँ र अब जनताहरू सबै मिलेर त्यो बेलाको कन्डिसन कस्तो आउँछ त्यो अनुसार नै गरिन्छ चुनावी चर्चासँगै नेताहरू पनि गाउँ गाउँमा फर्किसकेका छन् संविधान सभाको चुनाव भइसकेपछि संविधान बन्छ बन्दैन चुनाव पछि हेर्न बाँकी नै छ तर पनि ग्रामीण बस्तीका बासिन्दाहरू भने चुनाव जिल्लामा भोट हाल्ने दिनको उत्साहका साथ पर्खिरहेका छन्